हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिराखेको छ विष्णु र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगन कार्यक्रम लोकसङ्कारको व्यवसाय लिएर हामी बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा कार्यक्रम लोकसङ्कार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बसाइमा मिठा मिठा लोकदोरीहरू लिएर उपस्थित भइसकेका छौँ र कार्यक्रममा ढिला नगरिकन एक क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट रामजी खाँड अनि मुना थापाको सुमधुर आवाजमा रहेको लोकदोरी भाका यो संसारको रित thank you Thank you. संसारको रित होइन छैन भन्दिनँ पिरती लाके हो मैले तिमीसित निकै नै रमाइलो लोकदोरी भाका थियो रामजी खान अनि मुना थापाको सुमधुर आवाजमा सजिकै लोकदोरी भाकालाई कार्यक्रम लोकझङ्कारकै बसाइमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारकै बसाइमा मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर कार्यक्रम रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ W W W dot radio Arpan dot com dot np login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसायमा आज तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ दि पनि राखि राखिराखेका छौँ र ढिला नगरिकन एकक्रमलाई क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट पढाइ मात्रै हो खुमन अधिकारी अनि पूर्णकला विषय खुसीको सुमधुर भाकामा सजिलो लोकदोरी भाका यो पृष्ठभूमिमा राख्न चाहन्छु एकैछिन विश्रामको रह, समय रहनेछ लोकदोरी भाकापछि त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ छु केही मेसो समाउँछु जागिर खाने लडाई मात्र हो सानो मसँग त केही छैन सम्पत्ति भएको एउटा पढाइ मात्र हो कमाउँछु जमाउँछु लडाई मात्र हो सानो मसँग त केही छैन सम्पत्ति भएको एउटा पढाइ मात्र हो जागिर खाने लडाई मात्र हो ओ सानो मसँग त के छैन सम्पत्ति भएको एउटा पढाइ मात्र हो एक हुन छेके छन् हो सानो छैन सम्पत्ति भएको एउटा पढाइ मात्र हो सम्पत्ति भएको एउटा पढाइ गाउँ घर समाजको दर्पण यो एकैछिनको पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot np login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोकसङ्कारको व्यवसायमा मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोकसङ्गीतको सहायत्री दिवस मगर कार्यक्रम लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुने गर्छौँ हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको व्यवसायमा तपाईँले नै मन भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला सम्पूर्ण विक्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट दाई नभन्नु ल विष्णुमाझी अनि राजु परिवारको सुमधुर आवासमा सजिएको लोकदोरी भाका अब क्रममा तपाईँको लागि छु यार भनेको छु यार भनेको सती राम र सम्झौँ कसरी हो सते राम राम अरू छैनो नभएको जसरी साथी म हुँदैन भन्न हो सते राम राम मलाई तिमी साह्रै नै मन पर्छ माया गर्छु नै नभन सम्झौँ कसरी सम्झौँ sani छ माया गर्छु नाइन भन ल निकै नै रमाइलो लोकदोरी भाका थियो राजु परियार अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई कार्यक्रम के बसाइमा राखिसकेका छौँ कार्यक्रममा यिनै लोकदोरी भाकालाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot np login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम के बसालाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि विष्णुजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायबाट निधारमा लेखेसी रामजी खाँड अनि कृष्ण गुरुङको समुद्र आवाजलाई पृष्ठभूमिमा छोड्दै बिदा हुन्छु नमस्कार लोभिएका चन्द्र हो कि तारा लोभिएका सारा झल्को बारम्बार म लेखेछु पक्कै पुरा हुन्छ म लेखेसी आँखा लोभी मन पापी भयो तिमीलाई देखेसी pura अर्पण एक से चार थोपलो पांच मेगा